सुदूरपश्चिमका वरिष्ठ कवि भट्टको निधन गैडाको खाक तस्करीमा संलग्न एकजना कञ्चनपुरमा पक्राउ टिकापुर घटनाको विषयलाई लिएर प्रहरीको कडा आपत्ति सोही घटनाको विषयमा सदनमा पनि दोहोरो नियमापत्ति गौरी फन्टनाकालाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामा राख्न परराष्ट्र मन्त्रीलाई देउबाको निर्देशन बजागमा दलितले मन्दिर छुँदा एक आना सुन र दुई हजार जरिवाना नरबक्सी चितुवा मार्न हतियार सहित प्रहरी टोली परिचालन र खाद्यान्न अभाव रहेका जिल्लाका लागि चामलको कोटा निर्धारण डडेलधुरा बाग बजार क्षेत्रमा चर्को महँगी एक हजारको सामान चार हजारमा बिक्री गरिँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका वरिष्ठ कवि पूर्णानन्द भट्टको हिजो त्रियासी वर्षको उमेरमा निधन भएको छ कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका साथमा बस्दै आएका कवि भट्ट मस्तिष्क घातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ उहाँ चार वर्षदेखि मस्तिष्क घातका कारण थला पर्नु भएको थियो उहाँ डोटी जिल्लाको घण्टेश्वर गाविस बडाखेतमा विक्रमसवत उन्नाइस सय नब्बेमा जन्मनु भएको थियो उहाँका मुख्य कृतिहरूमा सुदूरपश्चिमकै पहिलो शान्ति विज्ञान महाकाव्य रहेको थियो भने विभिन्न चौधवटा फुटकर काव्यहरू पनि रेख्नु भएको थियो उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट पनि सम्मानित हुनुभएको थियो उहाँ रेडियो नेपाल र अल इण्डिया रेडियोबाट पनि सम्मानित हुनुभएको थियो दुर्लभ वन्यजन्तु गैडाको चोरी सिकारी गरी खाग तस्करीमा संलग्न एकजना कञ्चनपुरमा पक्राउ परेका छन् संरक्षित वन्यजन्तु गैडाको चोरी सिकारी गरी खाग तस्करी गरेको अभियोगमा जिल्ला अदालत कञ्चनपुरबाट तेह्र वर्ष कैदी सजाय तोकिएका कञ्चनपुरको बेलडाँडी नगरपालिका वडा नम्बर बाह्रका नथु राणा पक्राउ परेका हुन् राणाले दुई साल माघ तीन गते गैडाको खाग तस्करी गरिएको अभियोगमा मुद्दा दर्ता भएको थियो जसमा जिल्ला अदालतले दुई कार्तिक तीस गते तेह्र वर्षको कैदी सजाय सुनाएको थियो अदालतले सजाय तोकेपछि फरार रहेका राणालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र सुदूरपश्चिम क्षेत्रीय प्रहरीको अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले बेलडाँडी स्थित घरबाटै पक्राउ गरेको हो पक्राउ परेका राणालाई आवश्यक कार्यवाहीका लागि शुक्ला फाँटा वन्यजन्तु आरक्ष कार्यालयको जिम्मा लगाइएको छ विवशपूर्ण कैलाली घटनाका आरोपीदेखि घाइते प्रहरी हवलदारलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने अपराधीसम्मको मुद्दा फिर्ता लिन मधेसी मोर्चाले पेश गरेको सूचीप्रति प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको छ मधेसी मोर्चाले आन्दोलनका क्रममा मुद्दा लागेका चार जनाको मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा सूची बुझाएको छ मधेसी मोर्चाले सूची बुझाए लगतै गृह मन्त्रालयले आरोपीको पहिचान गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको हो आन्दोलनका नाममा गम्भीर अपराध गर्ने अपराधीको मुद्दा फिर्ता लिँदा भविष्यमा अपराध रोक्न नसक्ने चेतावनी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई दिएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र नेदी मधेसी मोर्चालाई फकाउन जगन्य अपराधीहरूलाई उन्मुक्ति दिने पक्षमा रहेका छन् मधेसी मोर्चाले पेश गरेका चार मुद्दा दुई चरणमा फिर्ता लिने तयारी सरकारले गरेपछि प्रहरी प्रधान कार्यालयले असहमति जनाएको हो व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कार्यवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुनामणि जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ व्यवस्थापिका संसदको हिजोको बैठकमा सुन्ने समयमा बोल्ने क्रममा एमालेका सांसद हर्कबोल राईले आठजना प्रहरी र नाबालकको हत्या गर्ने टिकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति दिन सरकार लागेको भन्दै आपत्ति जनाएका थिए नेपाली कंग्रेसका सभापति शेरबहादुर देवारी कैलालीको धनगढ़ीसँग जोडिएको गौरी फन्टा नाकाको स्तरोन्नतिलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा राख्न परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतलाई निर्देशन दिएका छन् हिजो सुदूरपश्चिमका उद्योगी व्यवसायी र राजनैतिक दलका नेताले बुढानील कण्ठ पुगेर देवबालाई ज्ञापन बुझाएका थिए उनीहरूले फण्ड नाका सुदूरपश्चिमको विकाससँग जोडिएको भन्दै नाकाको अवस्था सुधारका लागि पहल गरिदिन आग्रह गरेका छन् लगतै देउबाले व्यवसायी तथा नेताहरूकै सामुनेमा पार्टी नेता समेत रहेका परराष्ट्र मन्त्री महतोलाई फोन लगाएका थिए र भनी यो हाम्रो धनगढ़ी छ नि धनगढ़ी फण्ड नाकालाई स्तरोन्नति गर्न एजेण्डामै राख्नु पर्यो उताबाट परराष्ट्र मन्त्रीले परराष्ट्र मन्त्री महतले के भने सुनिएन तर देउबाले भने आरक्षणले के हुन्छ र एजेन्डामै राख्नुहोस् एक सातादेखि काठमाडौँमा रहेका सुदूरपश्चिमका उद्योगी व्यवसायी र नेताहरूले गरीब फन्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाइनुपर्ने माग गर्दै मन्त्री भारतीय राजदूतदेखि प्रधानमन्त्री प्रचण्डलाई समेत भेटिसकेका छन् बजाङको रिलु गाविस आठ द्वारीमा लागेको हरेलो मेलामा स्थानीय दलितले मन्दिर छोएको भन्दै सोनसहित नगद दण्ड जरिवाना तिराइएको छ संविधानमा जातीय भेदभाव गरिए दण्ड सजाय हुने स्पष्ट व्यवस्था भए पनि त्यसलाई खिल्ली उडाउँदै रेलु गाविस घर भएका लालबहादुर आग्रीलाई एक आना सुनसहित दुई हजार नगद दण्ड तिराइएको हो उपल्ला जातिका भनिनेहरूले भक्तजनहरूका लागि प्रसाद पकाउँदै लागेको स्थान र कालिका देवीको मन्दिरमा प्रवेश गरेको आरोप लगाएका छन् स्थानीय लालबहादुर बोहराले परम्परागत रीतिरिवाज अनुसार दलितहरूले मन्दिर नछुने चलन भएको तर आग्री प्रसाद बनाउने स्थान र मन्दिरभित्र गएपछि दण्ड जरिवाना तिराइएको बताएका छन् उनले आग्रीले आफ्नो इच्छा अनुसार देवतालाई दण्ड तिरेको समेत दावी गरेका छन् कालिका मन्दिरमा भाद्र उन्नाइस गतेदेखि रिलो गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ बैतडीको तल्लो सरार क्षेत्रमा आतंक मचाउने नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले हतियारसहित पन्ध्रजनाको प्रहरी टोली परिचालन गरेको छ नानाबक्सी चितुवाले दिनानुदिन मानिसको ज्यान लिन थालेपछि जिल्ला प्रशासनले टोली परिचालन गरेको हो टोलीले हिजो बिहानदेखि आफ्नो कार्य शुरू गरेको जिल्ला प्रहरी कार्यालय बैतरीका प्रमुख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले बताउनु भएको छ तल्लो उदयदेव गाविसमा यसै महिना चितुवाको आक्रमणबाट दुईजना बालिकाको ज्यान गएको थियो शनिबार राति उदयदेव नौ कफाडीका हिराचन्दकी चार वर्षीय छोरी अञ्जली चन्दको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो हतियार सहितको प्रहरी टोली तल्लो उदयदेवमा पुगेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिनुभएको छ चितुवालाई मार्नका लागि थप सुरक्षाकर्मी परिचालन गर्न सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपा नेपालसँग पनि कुराकानी भइरहेको उहाँले बताउनु भएको छ तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट अहिलेसम्म बाइस सर्वसाधारणले ज्यान गुमाइसकेका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्स र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ खाद्यान्न बाबुनी हिमाली र पहाड़ी जिल्लामा आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा ढुवानी अनुदानमा बिक्री गरिने बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ नेपाल खाद्य संस्थान धनगढ़ी शाखाका अनुसार बाजुराको कोल्टी र मार्तडी डिपोका लागि बाइस हजार क्विन्टल बझाङको चैनपुर र बिसौनी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल र अछामको मंगलसेन र कमल बजार तथा विनायक डिपोका लागि एक हजार पाँच सय क्विन्टल चामलको कोटा छुट्याइएको छ यसैगरी बैतडीको पुर्चौडी हाट डिपोका लागि एक हजार पाँच सय क्विन्टल र दार्चुलाको पानी पारी बगर खण्डेश्वरी सुनसेरा डिपोका लागि चार हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको शाखा प्रमुख डिलिराज लम्सालले बताउनु भएको छ बाजरामा गत वर्षको भन्दा चालु आर्थिक वर्षमा चालु वर्षमा चामलको कोटा बढ़ाइएको छ गत वर्ष बिक्री वितरणका लागि पठाइएको चामल बिक्री हुन नसकेपछि अछाममा भनी यस वर्ष चामलको कोटा घटाइएको छ यी जिल्लामा कोटाको चामल आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भइसकेकाले आगामी असोजको पहिलो हप्ताबाट आपूर्ति गरिने शाखा प्रमुख लम्सालले बताउनु भएको छ संस्थानले प्रति किलो एकचालिस रूपियाँमा बिक्री वितरण हुँदै आएको कोटाको चामलको बिक्री मूल्य घटाएर सैतिस रूपियाँ पाँच पैसा पुर्याएको लम्सालले जानकारी दिनुभएको छ खाद्यान्न अभाव हुने कतिपय स्थानमा संस्थानका डिपोबाट ढुवानी अनुदानमा बिक्री हुने चामल स्थानीय बजारमा पाइने चामलको मूल्यभन्दा महँगो हुने गरेको जनगुनासो आएको थियो जिल्ला प्रशासन कार्यालय डडेलधुराली जिल्ला सदरमुकामको बागबजार क्षेत्र अनुगमन गरेको छ चाडबाड नजिकैसँगै प्रशासनले जिल्लाको मुख्य बजार बाग बजार क्षेत्रमा खाद्य पदार्थ पेय पदार्थका साथै केही अन्य गैर खाद्य वस्तुहरूको समेत अनुगमन गरेको हो अनुगमनका क्रममा म्याद नागेका खाद्य वस्तु खासै भेटिएको थिएन एउटा पसलमा मात्रै उपभोग्य मिति नागेका चकलेट र मसला भेटिएका थिए सड़की अनुगमनमा निस्किएको पत्रकार सहितको जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले अनुगमन गर्दा केही ससाना पसलहरूको व्यावसायिक दर्ता प्रमाणपत्र नलिएको समेत पाइएको सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले बताउनु भएको छ यसैबीच बजारमा चर्को महँगी भए पनि व्यापारीहरूले अनुगमन टोलीलाई झुक्क्याएका छन् उनीहरूले अनुगमन टोली समक्ष वास्तविक बिक्री मूल्य बताए पनि सर्वसाधारणलाई महँगो मूल्यमा गैर खाद्य सामग्रीहरू बिक्री वितरण गरिरहेका छन् एक हजार मूल्य पर्ने सामानलाई उनीहरूले चार हजारसम्म पनि लिने गरेका छन् अनुगमन टोलीलाई सुनको जलप मात्र लगाइएको छड्के तिलहरीको एक हजार बताएको एउटा पसलका सञ्चालकले केही बेरपछि सर्वसाधारणले उक्त तिलहरीको मूल्य सोद्धा चार हजार बताएका छन् चाडपर्वको मौका छोपेर व्यापारीहरूले सामानहरू चर्को मूल्यमा बिक्री गरिरहेका छन् अहिले बजार क्षेत्रका हरेक पसलमा एउटै किसिमको सामानको मूल्य फरक फरक रहेको छ यो विषयमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले हरेक सामान किन्दा व्यापारीहरूबाट सामान खरिद गरेको बिल माग्न आग्रह गरेका छन् मूल्य अधिक लिएको लागेमा जानकारी